अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता आर्या अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले भेटवार्ता गर्नुभएको छ अमेरिकाको न्यूयोर्कमा उपचार गराइरहनुभएका प्रधानमन्त्री कोइरालासँग भेट गरी बोडेले स्वास्थ्य लाभको कामना गर्नुभएको कंग्रेस नेत्री मृदुला कोइरालाले जानकारी दिनुभएको छ प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि उहाँ उपचारका लागि गत असार दुई गते नै अमेरिका प्रस्थान गर्नुभएको हो नेकपा एमालेको जारी नौ महाधिवेशनमा पेश भएका विभिन्न प्रतिवेदनहरूमाथि आजदेखि समूहगत रूपमा छलफल शुरू भएको छ समूहगत छलफलका लागि हिजो नै उन्नाइसवटा समूह गठन गरी टोली नेता पनि चयन गरिएको छ नौ समूहमा सर्वसम्मत टोली नेता चयन भएको छ भने आठ समूहमा निर्वाचनबाट नेता चयन गरिएको छ तर दुई अञ्चलमा भने विवाद भएपछि दुई दुईजना नेता तोकिएको छ सगरमाथामा यज्ञराज सुनवार र सुमन प्याकुरेल भेरीमा विष्णु रिजाल र एमलाल कणेलको नाम प्रस्तुत भएको छ तर दुवै अञ्चलमा निर्वाचन गरेर टोली नेता चयन गर्न अध्यक्ष मण्डलले निर्देशन दिएको छ छानिएका टोली नेतामा ओली समूह अगाडि रहेको छ नौ महाधिवेशनमा पेश भएका प्रस्तावहरूमाथि सामूहिक छलफल गरेपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइनेछ यसैबीच अध्यक्षका प्रत्याशी प्रत्याशीद्वय माधव कुमार नेपाल र केपी शर्मा ओलीले आज आफ्नो प्यानल सार्वजनिक गर्ने तयारी गर्नु भएको छ ओलीले आफ्नो टीम तयार पारिसकेको बताइएको छ भने नेपालले अध्यक्ष झलनाथ कनालसँग छलफल गरेर संयुक्त रूपमा टिम घोषणा गर्ने बुझिएको छ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने भनिए पनि एमाले नेताहरूबीच अझै सहमति हुन सकेको छैन खास गरी नेपाल समूहले उपकरणको विश्वसनीयतामा प्रश्न उठाउँदा नयाँ विवाद शुरू भएको हो संविधान सभाको निर्वाचनमा सहभागी भई प्रतिनिधित्व गर्न नसकेका राजनीतिक दलहरूसँग संविधानको संविधान सभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले छलफल शुरू गरेको छ नयाँ बन्ने संविधानमा उनीहरूका एजेण्डा समावेश गर्नका लागि वार्ता उपसमितिले छलफल थालेको हो संविधान सभाको निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व गर्न नसकेका करिब एक सय दलका प्रतिनिधिहरूसँग आज र भोलि छलफल गरिने उपसमितिले जनाएको छ धेरै दलहरू भएकाले एकैपटक छलफल गर्न नसकिएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताउनु भएको छ चार दिनदेखि जारी नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बसिरहेको छ पार्टी कार्यालय बुद्धनगरमा जारी आजको बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्र विक्रम चन्दले पेश गर्नुभएका छुट्टा छुट्टै राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि बैठक लम्बिएको हो अध्यक्ष वैद्यले जनयुद्धको जगमा जनविद्रोहको कार्य दिशा अनुसार नै अगाडि बढ्नुपर्ने धारणासहितको प्रतिवेदन पेश गर्नु भएको छ भने सचिव चन्दले फरक ढंगबाट जनयुद्ध युद्धमा जानुपर्ने प्रस्तावसहितको प्रतिवेदन पेश गर्नु भएको छ निजी विद्यालयहरूमा शुल्क वृद्धि गरिएको भन्दै चितवनका विद्यार्थी संगठनहरूले प्याप्सन चितवनको कार्यालय र निजी विद्यालयको लेखा शाखामा तालाबन्दी गरेका छनृ बाह्रदेखि अठाइस प्रतिशतसम्म शुल्क वृद्धि गरेकाले तालाबन्दी गर्नु परेको नेपाल विद्यार्थी संघका पूर्व सचिव रामेश्वर खनालले जानकारी दिनुभएको छ यस्तै अखिल क्रान्तिकारीले भने निजी विद्यालयको लेखा शाखामा तालाबन्दी गरेको छ वृद्धि गरिएको शुल्क फिर्ता गराउनका लागि आज विद्यार्थी र प्याप्सन पदाधिकारी बीच वार्ता भए पनि सहमति भने जुट्न सकेन वृद्धि गरिएको शुल्क फिर्ता नलिए पर्सि बुधबारबाट सबै निजी विद्यालय बन्द गर्ने विद्यार्थी संगठनहरूले चेतावनी दिएका छन् विद्यार्थी संगठनका प्रतिनिधिहरू आज जिल्लाका पाँचवटै क्षेत्रमा कुन विद्यालयले कति शुल्क वृद्धि गरेको छ भनेर अनुगमनका लागि निस्किएका छन् प्यालेस्तानी युवक मोहम्मद अबु खेदरलाई हत्या गरेको आरोपमा इजरायलले छ जनालाई पक्राउ गरेको छ आफ्ना देशका तीन युवकलाई प्यालेस्तानी चरमपन्थीले अपहरण गरेर हत्या गरेपछि रिसिवीका कारण उनीहरूले प्यालेस्तानी युवकको हत्या गरेका थिए आरोपीहरूलाई पक्राउ गरे लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेथुनले आफू सधैँ न्यायको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ उहाँले अमानवीय तवरले गरिएको हत्याका आरोपीलाई आफूले कुनै बहानामा उन्मुक्ति नदिने स्पष्ट पार्नु भएको छ इजरायली प्रहरीले ती युवकको हत्या राष्ट्रियताकै आधारमा गरेको बताइएको छ युवकलाई जिउँदै जलाएर अमानवीय हत्या गरिएको भन्दै इजरायल र प्यालेस्टाइनमा दोषीमाथि कार्यवाहीको माग गर्दै विभिन्न क्षेत्रमा प्रदर्शन समेत भएका छनृ र ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनल चरणको खेलहरू सकिएको छ ब्राजिल जर्मनी अर्जेन्टिना र नेदरल्याण्ड्स अन्तिम चारमा पुगेका छन् अब सेमी फाइनलमा खेल भोलिबाट हुनेछन् पहिलो सेमी फाइनलमा ब्राजिल र जर्मनी भिड्नेछन् भने पर्सि हुने सेमी फाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सको सामना गर्नेछ त यसका दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार अर्पण खबरको साथमा Jai real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली पानी संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना पाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुन्नु हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलईडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न गयो जिन्दगी दोस्तै भयो कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुलहर रेल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ अनि नानीलाई केटो कस्तो लाग्यो त भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके नयाँ व्यवस्थापनको साथमा सियाराम रेमंड रेमन्ड लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू स्कुल कलेजका ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक रूपबाट सिलाइ गरिने तपाईँहरूकै विश्वासिलो टेलरिङ सेन्टर परिचित shirting suiting and tailoring centre Khairani चार पर्सा नेपाल बैंक भवन proprietor Rajesh Khati mobile number अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार र फोन नम्बर शून्य छपन्न पाँच त्रियासी बयासी एक सय उनाचालिस के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे अल्मुनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन कर संपर्क कता डेकोरेशन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि साइनिङ एजुकेसन सेन्टर ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी चौतारा सँगै फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर तिमी अर्कै घरको मान्छे म अर्कै घरको मान्छे सबै कुरा कहाँ मिल्ला केही तिमी सानो बाँकी मै सहला यति बेला यहाँहरू सुन्नुहुन्छ यहाँको लोकप्रिय रेडियो स्टेसन रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा बस्दैन एकै ठाउँ माथि चढ्दैछ कुन गीत तल झर्दैछ अनि कुन गीत नन मुभरको रूपमा रहेको छ नम्बर टेनदेखि नम्बर वानसम्म नयाँ नेपाली चलचित्रका कर्णप्रिय गीत सङ्गीत यो कार्यक्रम कलिउड काउ जाऊ कलिउड काउ जाऊ सोमबार दिउँसो एक बजेको अर्पण खबर पछि मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम कलिउड काउन्ट डाउन